लास उठ्ने क्याप्सुल बनाउँछु मैले पुज्ने भगवान बुलबुल बनाउँछु हेर्दै जाऊ न गजलको स्कुल बनाउँछु स्याङ्जाको चिसापानी पाँच स्थायी भई हाल पोखरा रहँदै आउनुभएका सुमन लम्सालको एसे गजल सँगसँगै उज्यालो नाइन्टी नेटवर्कको राशि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी दिनेश निरौला र म प्रस्तोता अच्युत घिमिरे उपस्थित भएका छौं शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षण शुभरात्रि उज्यालो नाइन्टी नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आजको साँझमा तपाईँका गजल तथा पत्रहरूको वाचन गर्नेछु र सुमधुर हिन्दी उर्दू गजलहरू सुनाउनेछु अचेल फेरि गजलहरूका लहरहरू पढ्न थालेका छन् बुलबुललाई प्राप्त हुने निकै गजलहरू को संख्या बढेर गएको छ र मैले सकेसम्म धेरै अटाउने कोसिस गरेको छु यस अर्थमा कसैलाई पहिलोपटक गजल पठाइएको आधारमा कसैको राम्रा गजल भएको आधारमा मैले वर्गीकृत गर्दै विभिन्न गजलहरूलाई ल्याएको छु र कोही गजलहरू धेरै अटाउनुपर्ने भएको हुनाले पुरा शेरहरू वाचन गर्न पनि पाउँदिनँ होला म यसलाई अन्यथा नदिनु होला र मैले समेट्ने कोसिस गरेको छु आशा छ स्वीकार हुनेछ पहिलो साङ्गीतिक गजल अब बुलबुलको लागि यो राख्दैछु me. कुरी बस्दा गर्छौ भने घात किन तिम्रै निम्ति कुरी बस्दा गर्छौ भने घात किन दोबाटोमा साथ माग्दा दिन्नौ भने हात किन पल पल हरेक पल तिम्रै निम्ति बाँचेको छु पल पल हरेक पल तिम्रै निम्ति बाँचेको छु मरे मरोस भिरबाट हान्छौ भने लात किन तिम्रै निम्ति कुरी बस्दा गर्छौ भने घात किन दोबाटोमा साथ माग्दा दिन्नौ भने हात किन लमजुङको कोइराला फाँट धुसेनी पाँच स्थायी निवास भई हाल काठमाडौँको गङ्गबु रहँदै आउनुभएका कुमार सिलको यो गजल वाचन गरेर सुनाएँ मैले अब अर्को एउटा पत्र र गजल छ मेरो हातमा रामेछाप गुप्तेश्वर तीन स्थायी निवास भई हाल युएई अबुधाबी रहँदै आउनुभएका दलवीर सिंह बराइली घायल लेख्नुहुन्छ यो कार्यक्रमको म नियमित श्रोता हुँ भविष्यमा पनि सुन्नेछु किनकि मेरो मुटुको धड्कनमा गजल नै धड्किन्छ करिब अठार वर्ष भयो मैले गजल लेख्न थालेको तर पनि प्रवासमा भएको कारण सायद काठमाडौँको गजलीय माहौलभन्दा टाढा छु या परिचित छैन मैले निकै पटक यहाँको कार्यक्रममा गजल प्रसारण गर्न भनी पठाएको थिएँ तर सायद गजलहरूको भिडमा कतै हरायो होला त्यसरी प्रसारण भएन फेरि पनि मैले चित्त दुखाइन किनकि मेरो नभए पनि अरू कसैको प्रसारण भएकै थिए आज एउटा गजल पठाएको छु सम्भव भएमा प्रसारण गरिदिनु भन्दै यो पत्र दलवीर सिंह बराली घायले लेख्नुभयो उहाँको गजल यस्तो छ भर्दैछन् है आफ्नै झोला सचेत हौ यही बेला भर्दैछन् है आफ्नै झोला सचेत हौ यही बेला फेरि बग्ला रातै खोला सचेत हौ यही बेला जाति भाषा धर्म भन्दै अफ्रिकामा के के भयो जाति भाषा धर्म भन्दै अफ्रिकामा के के भयो भोलि यहाँ त्यस्तै होला सचेत हौ यही बेला फेरि बग्ला रातै खोला सचेत हौ यही बेला सुभाष त आफ्नै हुन्छ फुलौँ एकै ठाउँ हामी सुवास त आफ्नै हुन्छ फुलौँ एकै ठाउँ हामी सहौँ बरु माछा तोला सचेत हौ यही बेला भर्दैछ है आफ्नै झोला सचेत हौ यही बेला फेरि बग्ला रातै खोला सचेत हौ यही बेला तिम्रो साथ पाउला भनी ठूलो आश पालेको थिएँ तिम्रो साथ पाउला भनी ठूलो आश पालेको थिएँ त्यसकै लागि मन्दिर गई धुपबत्ती बालेको थिएँ सपनाहरू च्यातिँदै थिए एकपछि अर्को गर्दै सपनाहरू च्यातिँदै थिए एकपछि अर्को गर्दै सकेसम्म छानी छानी सबैलाई टालेको थिएँ त्यसकै लागि मन्दिर गई धुपबत्ती बालेको थिएँ तिमी सधैँ खुसी हौ यति मात्र इच्छा थियो तिमी सधैँ खुसी हौ यति मात्र इच्छा थियो तिमीलाई आघात नपार्न सुस्त पाइला चालेको थिएँ त्यसकै लागि मन्दिर गई धुपबत्ती बालेको थिएँ उमेर मेरो ढल्दै थियो तिमी टाढा हुँदै थियौ उमेर मेरो ढल्दै थियो तिमी टाढा हुँदै थियौ बिस्तारै बिस्तारै यो मनबाट तिमीलाई पर फालेको थिएँ तिम्रो साथ पाउला भनी ठूलो आश पालेको थिएँ त्यसकै लागि मन्दिर गई धुपबत्ती बालेको थिएँ सिन्धुलीको कुशेश्वर दुम्जा चारका असीमित यात्रीको गजल थियो यो यसलाई वाचन गरेर सुनाए मैले अब फेरि बुलबुलमा अर्को साङ्गीतिक कुशेलीको बेला भएको छ इरानी चरा उज्यालो नाइन्टी नेटवर्कको रात्रि प्रस्तुति बुलबुल हरेक चिज सापटीमा चल्ने बानी परिसक्यो हरेक चिज चापटीमा चल्ने बानी परिसक्यो साथीभाइको आँखा सधैँ छल्ने बानी परिसक्यो रित्तो खल्ती रित्तो हात हिँडिँदैछ दिनदिनै रित्तो खल्ती रित्तो हात हिँडिँदैछ दिनदिनै सबैसँग खाली हात मल्ने बानी परिसक्यो साथीभाइको आँखा सधैँ छल्ने बानी परिसक्यो बेइमानी भो भन्छन् सबै खाली हात फर्काउँदा बेइमानी भो भन्छन् सधैँ खाली हात फर्काउँदा आफन्तको विश्वाससँगै ढल्ने बानी परिसक्यो साथीभाइको आँखा सधैँ छल्ने बानी परिसक्यो आधा पेट खाए पनि गुनासो पो कसलाई गरौँ आधा पेट खाए पनि गुनासो पो कसलाई गर्नु भोकको राँकोसँगै जल्ने बानी परिसक्यो हरेक चिज चापटीमा चल्ने बानी परिसक्यो साथीभाइको आँखा सधैँ छल्ने बानी परिसक्यो रूपन्देहीको करैया आठ स्थायी निवास भाइ हाल उज्यालो नाइन्टी नेटवर्कमा सहकार्य गर्दै आउनुभएकी गीता कणेलको गजल थियो यो यसलाई वाचन गरेर सुनाएँ मैले तपाईँ यति बेला कार्यक्रम बुलबुल सुन्दै हुनुहुन्छ उज्यालो नाइन्टी नेटवर्क काठमाडौँसँगै रेडियो ताप्लेजुङ झापाको एफएम मेचिट्युन्स र बिर्ता एफएम बर्दिवासको रेडियो दर्पण सर्लाहीको रेडियो एकता रौतहटको नुन्थर एफएम रामेछापको रेडियो तीनलाल मकवानपुरको हेटौँडा एफएम र प्रतिध्वनि एफएम दोलखाको कालिन्चोक एफएम चितवनको रेडियो अर्पण पाल्पाको श्रीनगर एफएम पोखराको रेडियो तरङ्ग बुटवलको तिनाव एफएम र बुटवल एफएम गुल्मीको रेडियो रेसुङ्गा रेडियो कोहलपुर दैलेखको दुर्वतारा एफएम कैलाली टिकापुर र गुलरियाको फुलबारी एफएम सुर्खेतको रेडियो भेरी र बुलबुले एफएम र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ बुलबुल प्रसारण भइरहेको छ मैले धेरै समयको अन्तरालपछि आज फेरि बुलबुल बजाउने रेडियोहरूको नामावली लिएको छु यदि कुनै प्रसारण गरिरहेको रेडियोको नाम छुट्न गएको भए कृपया उज्यालो नाइन्टी नेटवर्कको नेटवर्क शाखामा सम्पर्क गरेर तपाईँले बुलबुलका लागि आफ्नो आफूले रेडियोमा सुनिरहेको बजाइरहेको रेडियो स्टेशनको नाम टिपाउन सक्नुहुन्छ यो साथै डब्लुडब्लुडब्लु डट पनि बुलबुल प्रत्यक्ष सुन्न वा डाउनलोड गर्न सकिन्छ गाउँ बस्ती बनाउने पालो हाम्रो हेर जनता गाउँ बस्ती बनाउने पालो हाम्रो हेर जनता पाखा फलाउने बालो हाम्रो हेर जनता भाइ भाइमा काटामार रङ्गभेद बढ्दै जाँदा भाइ भाइमा काटामार रङ्गभेद बढ्दै जाँदा विभेदको फालौँ जालो हाम्रो हेर जनता पाखाबारी फलाउने बालो हाम्रो हेर जनता ऊ काले तिमी गोरे खैरे म धुले भए पनि ऊ काले तिमी गोरे खैरे म धुले भए पनि आङ छोप्ने एउटै टालो हाम्रो हेर जनता पाखाबारी फलाउने बालो हाम्रो हेर जनता गाउँ बस्ती बनाउने पालो हाम्रो हेर जनता यो गजल रामचन्द्र बस्याल विखर्चीको थियो उहाँको स्थायी निवास बगौडा आठ ब्रह्मपुरी माडी चितवन र हाल युएई दुबईमा रहँदै आउनुभएको छ अब मेरो हातमा अर्को एउटा गजल बन्न नसकेको तर निकै राम्रो प्रयास छ प्रयास गर्नुभएको छ तर गजल बनाउन सक्नु भएको छैन अचेल बुलबुलमा रदीप काफियाका प्रसङ्गहरू मैले फेरि उठाउन थालेको छु आत्रेय प्रवीण बरभन्ज्याङजी तपाईँ बुलबुललाई नियमित रूपमा सुन्नुभयो भने गजल लेख्ने तरिकाहरू पनि क्रमिक रूपमा हामी बताउँदै जान्छौँ अथवा अरू कसैका गजलहरू हेरेर सिक्नुहोला तपाईँको कोसिस राम्रो छ तर गजल बन्न सकेको छैन आत्रेय प्रवीण बरभन्ज्याङ बरबन्ज्याङ चार तनहुँ हाल पब्लिक युथ क्याम्पस काठमाडौँमा स्नातकोत्तर दोस्रो वर्षको विद्यार्थी हुनुहुन्छ उहाँले लेख्नु भएको छ वर्षिएको वर्षिएछ मनभित्रको झरी भिजौ तिमी भने सानो आई भेरी सरी माया चाहे तिमीबाट तर सधैँ घृणा पाएँ थाहा छैन अझै पनि खै कसरी ठक्कर खाए भन्दै एवं रीतले लेख्दै जानुभएको छ र मैले उहाँको यति मात्रै अंश अहिले वाचन गरेर मैले गजल लेख्नको लागि उहाँलाई फेरि आग्रह गर्छु कृपया आफ्नो कोसिस जारी राख्नुहोला सारा दिन तिम्रै बाटो पर्खिएर रोएँ सारा दिन तिम्रै बाटो पर्खिएर रोएँ आइनौ त साँझ झनै चर्किएर रोएँ अनिदोमै गल्यो रात तिमी बिना मेरो अनिदोमै गल्यो रात तिमी बिना मेरो बिछौनामा यताउता फर्किएर रोएँ आइनौ त साँझ झनै चर्किएर रोएँ झनै साह्रो गढ्यो नसा यो मुटुमा तिम्रै झनै साह्रो गढ्यो नसा यो मुटुमा तिम्रै आफ्नै मुटुसँग आफै झर्किएर रोएँ आइनौ त साँझ झनै चर्किएर रोएँ मिरमिरेमै झुल्क्यो घाम बल्झिँदै थियो याद मिरमिरेमै झुल्क्यो घाम बल्झिँदै थियो याद आफ्नै छायासँग फेरि तर्किएर रोएँ सारा दिन तिम्रै बाटो पर्खिएर रोएँ आइनौ त साँझ झनै चर्किएर रोएँ स्याङ्जाको अर्जुन चौपारी स्थायी निवास भई हाल मरूभूमिको छातीबाट लेख्नु भएको छ स्याङ्जाली रमेशको गजल वाचन गरेर सुनाएँ मैले बुलबुलमा फेरि आजको अर्को साङ्गीतिक कोसेली सुन्ने गर्नु भएको छ से बचना है किस राह से बचना है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 भोलि छ मेरो चढाउ न तिमीलाई न डोली छ मेरो काठमाडौँको बालाजु स्थायी निवास भई हाल युएईको दुबई रहँदै आउनुभएका कुमार बुढाथोकी आयुषको गजल थियो यो यसलाई भाषण गरेर सुनाएँ मैले अब अर्को एउटा गजल छ गजलको साथमा पत्र पनि छ शिवलाल सुवेदी परिवर्तन स्थायी ठेगाना स्याङ्जा हाल महानगरीय प्रहरी प्रभाग सोह्रखुट्टीबाट लेख्नुभएको छ उहाँले थोरै भन्नु छ शीर्षकमा पहिला पत्र लेख्नु भएको छ उहाँ लेख्नुहुन्छ जागिरको सिलसिलामा मुस्ताङ र रुकुम बसाईमा बुलबुलको माया पाउन सकेको थिएन कहिलेकाहीँ विदा भएको बेला एक दुई भेट मात्र हुन्थ्यो बुलबुलको भित्री हृदयमा पसेर बुलबुलसँग लडीबुडी खेल्न एक दुई भेट अपुग लाग्थ्यो तैपनि एक दुई भेटमा चाख्न पाएका कुराहरूलाई रेकर्ड गरेर धितमर्ने गरी दोहोऱ्याइ तेह्राइ सुन्थे विगत केही महिना यता मात्र नियमित सुन्न पाएको छु आजसम्म धेरै कुरा सुन्न छुटी त्यो मात्र होइन बुलबुलको यथार्थ परिचय पनि पाउन सकेको छैन कुनै दिन त्यो मेरो जिज्ञासा पनि मेटिएला आशा गरौँ गजल सुन्दा मजा त्योभन्दा पनि मजा अझै त्योभन्दा पनि मजा लेख्न मजा त्यस्तै लाग्छ मलाई त्यही भएर मलाई पनि बुलबुललाई जिस्काउँ जिस्काउँ लागेर आज एउटा जानी नजानी गजल कोसेरी पठाएको छु योग्य भएको खण्डमा बुलबुलले पक्कै प्रेषण गर्छ जस्तो लागेको छ भन्दै शिवलाल सुवेदी परिवर्तनले यो पत्र लेख्नुभयो उहाँको गजल यस्तो छ हहमाले हहकाले गर्दा गजल लेख्न सिकेको हहमाले काले गर्दा गजल लेख्न सिकेको घाँसको बारी बोक्दै बेसी झर्दा गजल लेख्न सिकेको समस्याहरू त्यो त्यही थिए गाउँ त आखिर गाउनै पर्यो समस्याहरू त्यो त्यही थिए गाउँ त आखिर गाउनै पर्यो पँधेरीमा गई पानी भर्दा गजल लेख्न सिकेको घाँसको भारी बोक्दै बेसी झर्दा गजल लेख्न सिकेको बाह्रखरी सिक्न पाइन पाठशाला नै जङ्गल बन्यो बाह्रखरी सिक्न पाइन पाठशाला नै जंगल बन्यो मधुवनमा गाई बाख्रा चर्दा गजल लेख्न सिकेको घाँसको भारी बोक्दै बेसी झर्दा गजल लेख्न सिकेको सेखु ओडी बेसी खेतमा छुपु छुपु धान रोप्दा सेखु ओडी बेसी खेतमा छुपु छुपु धान रोप्दा बर्खा मासको सिमसिम पानी पर्दा गजल लेख्न सिकेको घाँसको भारी बोक्दै बेसी झर्दा गजल लेख्न सिकेको पेट पाल्न दस नङ्ग्रा खियाउने बाध्यता पेट पाल्न दस नङ्ग्रा खियाउने बाध्यता डल्ला फुटाई फुटाई गहुँ छर्दा गजल लेख्न सिकेको हह माले हह कार्य गर्दा गजल लेख्न सिकेको घाँसको भारी बोक्दै बेसी झर्दा गजल लेख्न सिकेको स्थायी ठेगाना स्याङ्जा भाइ हाल महानगरीय प्रहरी प्रभाग सोह्रखुट्टे रहँदै आउनुभएका शिवलाल सुवेदी परिवर्तनको गजल थियो यो यसलाई भाषण गरेर सुनाएँ मैले गएको सातादेखि बुलबुलमा एउटा नयाँ स्तम्भ सुरु गरेका छौँ हामीले आदर्श गजल शीर्षक दिएर एउटा गजल जुन गजल सिक्नेहरूका लागि पनि महत्त्वपूर्ण रहन्छ र सिकिसकेका लागि पनि कति राम्रो गजल भन्ने आदर्श रहने किसिमको गजल लिएर आउने गरेका छौँ र आजको गजलको कार्यक्रम बुलबुलमा मैले आदर्श गजल बाबु त्रिपाठीको लिएर आएको छु उहाँ बा गजल सङ्ग्रहका लागि निकै लोकप्रिय हुनुहुन्छ निकै राम्रा गजल लेख्नुहुन्छ बा गजल सङ्ग्रहबाट बाबु त्रिपाठीको गजल आजको आदर्श गजलमा प्रस्तुत गर्दैछु यो गजलमा कसलाई पुग्छ र भन्ने शब्द समूह रदीपको रूपमा आएको छ र नटाले पैसाले बाले आँखाले मजाले र थाले भन्ने काफियाको रूपमा प्रयोग भएको छ पाँचवटा चेरको गजल छ यो गजल छोटो मिटरमै लेखेको गजल भन्छु म यसलाई उहाँको गजल यस्तो छ फाटेको नटाले कसलाई पुग्छ र फाटेको नटाले कसलाई पुग्छ र रुपैयाँ पैसाले कसलाई पुग्छ र यहाँ कुबेरको भण्डार त रित्तिन्छ यहाँ कुबेरको भण्डार त रित्तिन्छ भन्नुहुन्थ्यो बाले कसलाई पुग्छ र रुपियाँ पैसाले कसलाई पुग्छ र यति सुन्दर संसार हेर्नलाई यति सुन्दर संसार हेर्नलाई केवल आँखाले कसलाई पुग्छ र रुपियाँ पैसाले कसलाई पुग्छ र चराहरू पनि काम गर्न थालेका छन् चराहरू पनि काम गर्न थालेका छन् त्यसैले मजाले कसलाई पुग्छ र रुपियाँ पैसाले कसलाई पुग्छ र भएको यही एउटा देशसँग पनि भएको यही एउटा देशसँग पनि माग्न मात्र थाले कसलाई पुग्छ र फाटेको नटाले कसलाई पुग्छ र रुपियाँ पैसाले कसलाई पुग्छ र बा गजल सङ्ग्रहबाट बाबु त्रिपाठीको यो गजल आजको आदर्श गजलको रूपमा मैले वाचन गरेँ अब एउटा साङ्गीतिक गजल बजाउँछु चिट्ठी आई है आई है चिट्ठी आई है चिट्ठी आई है आई है चिट्ठी आई है चिट्ठी आई है वतन से चिट्ठी आई है बड़े दिनों के बाद बेवतनों को याद बड़े दिनों के बाद हम बेवतनों को याद वतन की मिट्टी आई है चिट्ठी आई है आई है चिट्ठी आई है चिट्ठी आई है वतन से चिट्ठी आई है हमको जिंदा मार गया तू खून के रिश्ते तोड़ गया तू आंख में आंसू छोड़ गया तू कम खाते हैं कम सोते हैं बहुत ज्यादा हम रोते हैं चिट्ठी आई है चिट्ठी आई है आई है चिट्ठी आई है चिट्ठी आई है बसंत चिट्ठी आई है सुनी हो गई शहर की गलियां बातें बन गए बाप की कलिया कहते हैं सावन के झूले भूल गया तू हम नहीं भूले तेरे बिन जब आई दिवाली दीप नहीं दिल जले हैं खाली तेरे बिन जब शिकारी से छूटी गोली पीपल सूना पनघट सूना घर शमशान का बना नमूना फसल कटी आई बैसाखी तेरा ना रह गया बाकी चिट्ठी आई है चिट्ठी आई है आई है चिट्ठी आई है चिट्ठी आई है वतन से चिट्ठी आई है हवस् त यिनै साङ्गीतिक गजलहरू तपाईँका गजल तथा पत्रहरूको वाचन सँगसँगै अब आजको लागि बुलबुलबाट बिदा लिने बेला भएको छ बुलबुलमा सामग्री पठाउनको लागि हाम्रो ठेगाना उज्यालो नाइन्टी नेटवर्कको रात्रि प्रस्तुति बुलबुल पोस्ट बक्स नम्बर छ चार छ नौ काठमाडौँ नेपाल इमेल ठेगाना B U L B U L Bulbul at U N N dot com dot एनपीमा इमेल पठाउन सक्नुहुन्छ अर्को सातासम्मका लागि उत्पादन सहयोगी दिनेश निरौला र म प्रस्तुता अच्युत घिमिरे विदा माग्दैछौँ जाँदा जाँदै बुलबुलको परम्परा स्वरूप शब्दघर ताप्लेजुङ ठेगाना लेख्नुभएका प्रवीण बानियाको गजल वाचन गर्दै विदा हुँदैछौँ यहाँ कति भाइमाराहरू छन् यहाँ कति भाइमाराहरू छन् मुस्कानमा पनि दाराहरू छन् बनाउनु नबनाउनु बेग्लै कुरा हो बनाउनु नबनाउनु बेग्लै कुरा हो देश बनाउने सुन्दर नाराहरू छन् मुस्कानमा पनि दाराहरू छन् हामी कसरी अधिकारविहीन भयौँ हामी कसरी अधिकारविहीन भयौँ हाम्रा लागि संविधानका धाराहरू छन् मुस्कानमा पनि दाराहरू छन् उज्यालो बाँड्ने जुनलाई के थाहा उज्यालो बाँड्ने जुनलाई के थाहा अँध्यारोमा रुने ताराहरू छन् मुस्कानमा पनि दाराहरू छन् कसले देख्यो र यी आँखाहरूमा कसले देख्यो र यी आँखाहरूमा आँसुका फेवा